कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अभिवादन नमस्कार शुभरात्रि र यो काल कालजयी नेपाली गीतहरूको विशेष समयमा हामी बाचा गरौं भूकम्प पीड़ितहरूका साथ हामी छौं आफ्नो हृदयलाई आत्मालाई साक्षी राखी यदि भनौं पीड़ितका साथमा हामी छौं प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आजको अजर अमर गीतहरू विशेष रूपमा केन्द्रित हुनेछ बीस साले संगीतमा बीस साललाई नेपाली संगीतको स्वर्णिम युग मानिन्छ बीसको पूर्व संध्याबाट शुरू भएको नेपाली सुगम संगीतको परिवर्तनको धार तीस पैंतिस सालसम्मको समयमा उर्वरा भएर आयो संगीत सिकेका राग रागिनी जानेका वाद्यवादनसँग आत्मीयता भएका कलाकारहरूले शुरू गरेको त्यो गर्जदो बीसको दशक शिवशंकर नाति काजी धर्मराज थापा अम्बर गुरूङ नारायण गोपाल प्रेमध्वज प्रधान तारादेवी मानिक रत्न नुरा देवी कोइली देवी तिलमाया खाती तारादेवीको समूहगत प्रवेशपछि नेपाली संगीत स्वर्णिङ युगमा प्रवेश गरेको कुरा नेपाली संगीत समाजका अत्यन्त माननीय गीतकार किरण खरेल संगीत समीक्षक पिटर जे कार्थक बताउँछन् आजको कार्यक्रमको शुरूआत गर्नेछौ नेपाली सुगम संगीतको बीस सालको दशकलाई परिवर्तन गर्ने गायक पुष्प नेपाली संगीतकार शिवशंकरको युगल स्वरबाट राधिका विष्णुजीलाई मन पर्ने राधिका पशुपतिका चा ढोका कृष्णजीलाई मन पर्ने राधिका आफू कृष्ण बस्ने ठाउँ छैन राधिकालाई कोलिने साथैमा है छ सलाम कसरी बोला हेर्न आउने पाहु चिल उड्यो खानना मेरो माया छ छैन भानना आकाशमा चिल उड्यो मेरो माया छ छैन भानना है पानी मुनि पिपलको छाया छोडी जाने पापीको के माया है छ सलाम कसरी बोला हेर्न आउने पाहुनाहरूलाई सुपारी काटेर गोजीमा आएको मत हजुरकै खोजीमा सुपारी काटेर गोजीमा आएको मत हजुरकै खोजीमा खाने भए खाउ पानी सारेर जाने भए जाउ माया मारेर ऐसा सलाम कसरी बोला हेर्न आउने पाहुनाहरूलाई सुपारी काटेर गोजीमा म त आएको हजुरकै खोजीमा शिवशंकर र पुष्प नेपालीको स्वर पुष्प नेपाली सात सालको क्रान्तिको समयदेखि नै आफूलाई एक जागरूक नागरिकका रूपमा पुष्प जोशी नलेखिकन उहाँले नेपाली लेखेर आन्दोलन शुरू गरेका थिए शिवशंकर मानन्दर जो नेपाली चलचित्र जगतका प्रथम नायक र नेपालका धेरै गीतकारहरूलाई स्थापित गराउने परिचित गराउने संगीतकारका रूपमा परिचित छन् भने शिवशंकरले धेरै नयाँ गायक गायिकालाई पनि गायनमा मौका दिएका छन् गीतकार राममान त्रिषित माधव प्रसाद खनाल भावुक शिवशंकरकै संगीतबाट जनसमाजमा आएका थिए भने पुष्प नेपालीको रचनाबाट र संगीतबाट नातिकाजीले आफ्नो गायन शुरू गरेका थिए पहाड बसी बनमा खेली हुर्केकी अकेली नातिकाजीको पहिलो गीत थियो पुष्प नेपालीको रचनामा पुष्प नेपालीले नेपाली चलचित्र आमाका लागि पनि गीत गाएका थिए पुष्प नेपाली र शिवशंकरको स्वरसँगै आज हाम्रो यो कार्यक्रमलाई हामीलाई फेसबुकमा यो कार्यक्रम चयनमा बुलेन्द्र धिमाल सुशीला सिलवाल योगेन्द्र चौलागाई सुभाष गुरूङ रोहित लोवेतो विष्णुङ विष्णु सिंहक लिम्बु वासुदेव चौलागाई सुभाष कृष्ण न्यौपाने दिनेश राणपाल प्रदीप एण्ड प्रदीप रश्मि माते केसी अभिशान्त रोहित एच राई र दिनेश रावतले टिप्पणी गर्नुभएको छ भने सुशीला सिलवालले लेख्नु भएको छ अजर अमर संगीत केही भाग सुन्न पाइएन आज चाहिँ प्रतीक्षामा छु भनेर राजेश्वर उदय लेख्नुहुन्छ आज प्रेमदोज प्रधानको नारायण गोपालको बीस दशकका गीतहरू प्राय ओठमा बस्ने र सुनिरहँ जस्तो अनगिन्ती छन् धन्यवाद प्रकाश दाजु सुफलजी सशिन्द्रजी सशिन्द्रजी आज भोलि हराउनु भएको छ सन्दीपजीलाई धन्यवाद भनेर उहाँले लेख्नु भएको छ सशिन्द्रजीको अनुपस्थितिमा हामीसँग सन्दीप हुनुहुन्छ र आगामी बिहिबार हामीसँग दिनेश निरौला पनि सहभागी हुनुहुनेछ यो जानकारीसँगै राजेश्वरजीलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु त्यसै गरिकन हामीलाई हाम्रो ट्विटरमा शर्माजन शर्माजनले त्यसै गरिकन ब्रजेश शर्माले किशोर के सुभाष चौलागाई सुजन बाबु रेग्मी धना पौडेल डम्बर भाई टिप्पणी मेन्सन गर्नुभएको छ र धनाजीले लेख्नु भएको छ म अति व्यस्तताका बावजुद पनि कार्यक्रम सुन्ने प्रयास गर्छु अमेरिकाको डेनभरमा हुनुहुन्छ र लेख्नुहुन्छ मेरो रूटिन अनुसार कार्यक्रम बिहान नौ तीसमा शुरू हुन्छ भनेर उहाँले लेख्नु भएको छ वा नियमित रूपमा कार्यक्रम सुनेर टिप्पणी गर्ने हाम्रा एक मित्रमध्ये शुभेच्छुकमध्ये हुनुहुन्छ बीस साललाई पिटर जे कार्थकले रोरिङ इरा भनेर नाम दिएका छन् वा गर्जदो दशकको रूपमा सम्बोध गरेका छन् अम्बर गुरूङको सांगीतिक समूहमा वाद्यवादकका रूपमा प्रवेश गरेका पिटर जे कार्थकले बीस सालमा अम्बर गुरूङको प्रवेश नवलाका तारा उदायो धरतीमा आकाश हाँसेछ म अम्बर हुँ तिमी धरती र नारायण गोपालका ती पाँच कालजयी गीतहरू आँखाको भाका आँखैले मौन छु आँसु पिए बोबो मलाई नसोध जस्ता गीतका कारण नारायण गोपाल अर्को एउटा युगान्तकारी गायकका रूपमा परिचित भए भने प्रेमदोज प्रधान र मानिक रत्न प्रेम मानिकको संगीतमा घुम्तीमा नाव गोरी गोरेटो त्यो गाउँको जस्ता गीतका कारण त्यो समय त्यो दशक अत्यन्त उपलब्धिमूलक भयो तर तारादेवी दिलमाया खाती नुरादेवी सविता देवी लिली सिंह वा उर्मिला श्रेष्ठका स्वरका कारण पनि बीसको दशक जाजोल्यमान युग भयो यहाँ हामी तारादेवीको स्वरलाई सुन्न सक्छौ नातिकाजीको संगीतमा thirsty. तारादेवीको स्वर तारादेवी प्रेमदोज प्रधान शिवशंकरले संगीत गर्दा गाउँदाको समय गीतकारका रूपमा रमेश तिताल रत्न शमशेर थापा माधव प्रसाद खनाल भावुक डाक्टर राममान त्रिषित सक्रिय गीतकारका रूपमा थिए भने किरण खरेल भर्खर प्रवेश गर्दै थिए भने किरण खरेल आएको केही समयपछि उनका भाइ यादव खरेलले पनि गीत जगतमा प्रवेश गरे तर त्यो समयका गीतकारहरूमा विशेष गरेर चर्चामा आएका गीतकारमा नारायण गोपालका प्रारम्भिक पाँच गीतका कारण रत्न शमशेर थापा सर्वाधिक चर्चामा थिए भने चलचित्रका गीत र सरल शैलीका गीतका कारण किरण खरेललाई धेरैले सम्झना गर्छन् तर प्रेमदोज प्रधानले केही फरक शैलीका गीतकारहरूलाई प्रख्य रूपमा अगाडि ल्याए निरन शाह तुङ्गमर्दन थापा रवि शाह जस्ता गीतकारलाई उनले अर्को धारमा प्रस्तुत गरे नेपाली आधुनिक गायनको रंगस्थलमा गिटारको गिटारको तारमा झुम्दै गीत गाउन शुरू गरेका प्रेमदोज प्रधान आफ्नो लगानीमा वा निजी क्षेत्रको आफ्नै खर्चमा भारतको बम्बईसम्म गएर गीत रेकर्ड गर्ने पहिलो गायक मानिन्छन् उनको सिंगिङ काठमाण्डु नामको एलपी लङ प्लेइङ जसमा दश गीत उनका संगीत र स्वरमा संग्रहित थिए त्यसमध्ये धेरै गीतहरू उनले बम्बईको वर्ली स्थित ज्योति स्टुडियोमा रेकर्ड गरे निरन शाहको शब्दमा उनको आफ्नै संगीतमा उनले गाएको यस गीतमा नेपाली गीतमा पहिलो पटक इडलीको प्रयोग भएको छ इडली एउटा अलगै विधाको गायन मानिन्छ यसलाई भारतको बलिउडमा गायक किशोर कुमारले बढ़ी चर्चित बनाए भने नेपाली संगीतमा प्रेमध्वज प्रधानले यसलाई बीसको दशकमा नै प्रविष्टि दिइसकेका थिए तर रमाइलो र अचम्मको कुरा के छ भने किशोर कुमारको गीतमा इडली गर्ने नेपाली गायक ज्ञान प्रकाश श्रेष्ठको कही कतै चर्चा छैन ज्ञान प्रकाश श्रेष्ठ जो काठमाण्डुको बहालमा जन्मिएर उनका पिता जो सुनका व्यापारी र क्युरियोका काम गर्थे उनी बम्बई गए र उनी आफ्ना पितासँगै बम्बई गएर बम्बईको फिल्म उद्योगमा इडली गाउन शुरू गरे इडली यहाँहरूले धेरै सुन्नुभएको इडली रे इडली इडली जुन किशोर कुमारले धेरै चर्चामा ल्याए त्यो शैलीको गायनलाई बलिउडमा पनि ज्ञान प्रकाश श्रेष्ठले स्थापित गरेका थिए भने नेपाली गायनमा पनि सायद यहाँले आज पहिलोपटक सुन्दै हुनुहुन्छ भने यहाँलाई याद हुनेछ ज्ञान प्रकाश श्रेष्ठको हिडलिङ कस्तो छ उनी हालै काठमाडौँ आएका छन् र बालाजुमा सानो व्यवसाय गरेर बस्न शुरू गरेका छन् प्रेमदोज प्रधानका साथ ज्ञान प्रकाश श्रेष्ठको यो गायन तिमी यो भो है मेरी माया लुलाई यसरी सहु आँखा चिम्ली त्यसरी तिमी रिसाउँछौ बोल्दा पनि नबोल्ने के भो है मेरी माया एउटले योडले यो गायन ज्ञान प्रकाश श्रेष्ठले नेपाली संगीत जगतमा पहिलो पटक प्रविष्टि दिए प्रेमदोज प्रधानका साथमा यो पहिलो एल्बम थियो बच्चो कैलाशको कलकत्ताको डमडममा रेकर्ड भएको एल्बमपछि पछि प्रेमदोज प्रधान जो निजी क्षेत्रबाट आफ्नै लगानी गरेर बम्बईसम्म गएर गीत रेकर्ड गरेको उनको यो एलपी सिंगिङ काठमाण्डु नामबाट निक्लेको थियो र यो एल्बम बजारमा आउँदा वा बजारमा आउनु अघि नै बलिउडकी चर्चित अभिनेत्री वा त्यति बेलाका सम्मानित नायिका मीना कुमारीले आफैले यो एल्बम प्रेमदोज प्रधानको हातबाट ग्रहण गरेर लिएका थिए मीना कुमारी जसलाई ट्रेजेडी क्वीन भन्ने गरिन्छ र उनी विशेष गरेर पागिजा चलचित्रका कारण चलते चलते युही कोही मिल गया था गीतका कारण उनलाई धेरै सम्झना गरिन्छ र मीना कुमारीले देहान्त हुनु अघि यो एल्बम गायककै हातबाट किनेर सुनेकी थिइन् यो सम्झना हामीलाई हामीले यो कार्यक्रम मार्फत शेयर गर्न पाउँदा सायद प्रेमध्वज प्रधान दाई पनि यतिकै खुशी हुनुहुन्छ होला जो यति बेला यो कार्यक्रम सुन्दै पनि हुनुहुन्छ प्रेमध्वज प्रधान दाई गत वैशाख बाह्र गते एघार बजे भूकम्प आउनुभन्दा अगाडिको समय गीतमा संगीत गर्दै हुनुहुन्थ्यो आफ्नो बाघ बजारको घर को माटनमा माटन जसलाई नेपालीमा मचान पनि भनिन्छ माटन घरको दोस्रो तल्लालाई भनिन्छ त्यहाँ बसेर उनी राममान त्रिष्टका गीत संगीत धुनबद्ध गर्दै थिए धुन हुँदा हुँदै अचानक तराज सबै हलिन थालेपछि प्रेमदोज प्रधानले त्यही गर्नुभयो जुन भूकम्प आउँदा प्राय मान्छेलाई विज्ञापनमा सूचनामा भन्ने गरिन्छ उनी ढोकाको मुनि गरो उभिन गए र त्यसरी नै बाँकी समय बिताए भनेर हामीलाई सेयर गर्नुहुन्छ प्रेमध्वज प्रधानको स्वरको कुरा गर्ने बित्तिकै प्रेमध्वज प्रधान र मानिक रत्नले नै गायनमा प्रवेश दिएका गायक हुन् नारायण गोपाल प्रेमध्वज प्रधान र मानिक रत्नको संगीतमा जीवनको पंखको स्वादली गीत गाएर नारायण गोपालले रेडियो नेपालमा स्वर परीक्षा दिएका थिए तर प्रेमध्वज प्रधानकै समयमा चर्चित भइसकेकी गायिका उर्मिला कुमारी श्रेष्ठ सविता देवीको आवाजलाई प्रेमध्वज सम्झना मात्र गर्न सक्नुहुन्छ प्रेमध्वज प्रधान भन्नुहुन्छ एसएलसीको परीक्षाको समय थियो सिंहदरबार पछाडिको नाचघरमा सविता देवीको कार्यक्रम थियो परीक्षा हापेर भोलि दिने परीक्षा हापेर आजको साँझ म सविता देवीको गायन सुन्न गएको थिए कस्तो आवाज कस्तो व्यक्तित्व थियो सविता देवीको अलिअलि काली काली हुनुहुन्थ्यो भनेर उहाँ सम्झना गर्नुहुन्छ सविता देवीको स्वर मवि शब्द जगत मर्दन थापाको संगीतमा

दिन को दिल्ली नेपाली समुदायमा गाउन शुरू गरेकी सविता देवीले यो गीत कोलकातामा महेन्द्र संगीत निकेतनको संयोजनमा रेकर्ड गरेकी थिइन् र यिनको आवाजलाई हाम्रा अहिलेका पुस्ताका अत्यन्त सक्रिय गायक शैलेश सिंहले अपार आवाज भनेर प्रशंसा गरेका छन् र सविता देवीको आवाजमा भनलौ तिमी नढाँटी सुनेपछि हामीलाई अरू धेरैले गाएको भनलौ तिमी नढाँटी याद आउँछ जगत मर्दन थापा मेदी हसन कुमारी लिली सिंह जस्ता कलाकारले गाएका भन लौ तिमी नढाँटी हामी क्रमैसँग कुनै दिन अवश्य सुनिनेछौं किशोर के लेख्नुहुन्छ इडलीको इतिहास रोचक लाग्यो वाह प्रेमदोज प्रधान किशोर कुमारको टक्करमा पैंतालिस वर्ष अघिदेखि नै तर बाँकी अंशमा राजेश्वर उदय भन्नुहुन्छ इडली भएको यो गीत धेरै पटक सुनेको छु तर ज्ञान प्रकाश श्रेष्ठको इतिहास मलाई थाहा थिएन इन्द्रुवा के के लेख्नुहुन्छ ज्ञान प्रकाश श्रेष्ठलाई सादर नमन जसले किशोर कुमारलाई इडली गरे किशोर कुमार श्रेष्ठको इडली शुरू भएकै तागा ज्ञान प्रकाश श्रेष्ठ बलिउडमा स्थापित भइसकेका एक कलाकार थिए किशोर कुमार जस्तै आरडी बर्मन जस्तै एसडी बर्मनले पनि आजको जुनेली रातमा होठो पेसे बात लेके चले यस्ता गीतमा नेपालमा बजाइने नेवारी सम्प्रदायको प्रसिद्ध खी बाजालाई प्रयोग गरेका छन् र उनले आफ्नो जीवनी वा आफ्नो खगेश देव बर्मनले लेखेको आफ्नो जीवनीमा त्यो बाजालाई नेपाली ड्रम भनेर परिभाषित गरेका छन् सलिल चौधरीले दिलीप कुमार मधुबाला दिलीप कुमार मधु वैजन्तीमाला विनित मधुमती फिल्ममा कान्छाले कान्छीलाई लग्यो वनको बाटो लालटिनी लगेर भन्ने गीतलाई हुब प्रयोग गरेका छन् तर कहिलेकाहीँ हाम्रै इतिहाससँग हामी नै अपरिचित भइरहेका हुन्छौं यही प्रसंगमा आज ज्ञान प्रकाश श्रेष्ठको सामान्य स्मरण मात्र गरिएको हो राजनजी लेख्नुहुन्छ वा नाइस सङ दाजु यस्तो मिठो अनि रमाइलो गीत संगीत सुन्न पाउँदा नेपाली गीत संगीतमा साह्रै गर्व लाग्यो भनेर लेख्नु भएको छ भने अन्जु स्मारिका लेख्नुहुन्छ कालजयी गीत र हजुरको सुमधुर आवाज केही दुर्लभ जानकारी सुन्दैछु भनेर सुरेश पौडेल पोखराबाट लेख्नुहुन्छ आजकल अजर अमर गीतहरू नसुनेसम्म निद्रा नै लाग्दैन भनेर यस्तै एउटा दुःखद खबर पनि छ लेख्नुहुन्छ चितवनबाट हाम्रा एकजना मित्र जसले चितवनमा गत हप्ता यो कार्यक्रम सुन्न नपाएर निराश भए भनेर लेख्नुभएको छ सायद यसपालि यहाँले सुन्न पाउनुभएको छ होला चितवनमा नभए डाउनलोड गरेर पनि यहाँले यो कार्यक्रम सुन्न सक्नुहुनेछ त्यसै गरी हाम्रो फेसबुकमा हामीलाई धेरै मित्रहरूले टिप्पणी गर्नुभएको छ अनिश न्यौपाने लेख्नुहुन्छ अजर अमर गीतहरू सुन्दैछु सलाम कसरी बोलाम हेर्न आउने पाहुनालाई पहिलो पटक सुन्दा मन रमाइलो भयो भनेर लेख्नु भएको छ भने कुमारजङ कार्कीले अजर अमर गीत टीम फर्केर आएकोमा बधाई दिनुभएको छ डेनबर कलोराडोबाट दिनेश राउत लेख्नुहुन्छ सुपारी राखेर गोजीमा आएको त मायाको खोजीमा कति सुमधुर गीत अनि संगीत सुनिरहेको छु तर अजर अमर गीतहरूका नियमित श्रोता अनि मेरा आत्मीय मित्र क्षितिज राई भूकम्प गएपछि कुनै सम्पर्कमा आउनुभएको छैन जहाँ हुनुहुन्छ सकुशल नै हुनुहुन्छ होला भनेर कामना गर्नुभएको छ छिटै सामाजिक सञ्जालमा वा अजर अमर गीत मार्फत भेट्ने इच्छा व्यक्त गर्नुभएको छ उहाँले सुगम तमु लेख्नुहुन्छ अजर अमर गीत आज एक सय एघारौं भाग सुन्दैछु कुवेतमा बसेर भनेर लेख्नु भएको छ सुशीला सिलवाल विष्णु सिंहक लिम्बू राहेश्वर उदयका टिप्पणीहरू पनि छन् र हामी गीतको अर्को चरणमा आइपुगेका छौं प्रेमध्वज प्रधान मानिक रत्न नातिकाजी शिवशंकर अम्बर गुरूङको युगसँगै आएका एक जाजोल्यमान गायकका बारेमा काठमाडौँको किलागलमा नेवार परिवारमा जन्मिएका गायक नारायण गोपाल जसका पिता आशा गोपाल गुरूआचार्य शास्त्रीय संगीतका धुरन्धर उस्ताद थिए उनका पिता चाहन्थे नारायण गोपाल शास्त्रीय संगीतका गायक नै बनोस् उनी छोरालाई आधुनिक संगीत वा सुगम संगीतमा तरूणा तरूणी फकाउने गीत गाओस् भन्ने उनी चाहँदैनथे तर नारायण गोपालको अपार इच्छा थियो आधुनिक गीत नै गाउने उनी भारतको बरोडामा महाराज फिरदौस संगीत विद्यालयमा पढ्न त गए तर पढ़ाईलाई अपूरो अवस्थामा छोडेर उनी फर्केर आए र फर्केर उनले आफ्ना फ्यान पेमला लामासँग वैवाहिक जीवन बिताए र आफ्नो सम्पूर्ण जीवन आधुनिक संगीतको निम्ति समर्पित गरे जुन समय नारायण गोपालले गायनमा प्रवेश गरे त्यति बेलाको समय बिफोर नातिकाजी र आफ्टर नातिकाजीको रूपमा हेर्न सकिन्छ नातिकाजीले संगीत गर्न शुरू गरेपछि र अम्बर गुरूङले नौलाखा ताराबाट प्रवेश गरेपछि त्यसबीचमा नारायण गोपालले एउटा सीमा स्तम्भ बनाउँदै अगाडि आए रत्न शमशेर थापाका कालाजयी गीतहरू आँखाको भाका आँखैले गाजलु आँखा स्वर्ग किरानी माया कि खानी एकांशा ठट्टाईमा यो बैँसी लाग्यो जस्ता गीत र मौन छु आँसु पी जुन गीत नारायण गोपालले यति सबल र सम्पृक्त रूपमा गाए यस गीतको चर्चा धेरै कम भएको पाइन्छ नारायण गोपालकै संगीतमा रत्न शमशेर थापाको शब्दमा up लुच्छु आँसु पी रत्न शमशेर थापाको शब्द नारायण गोपालको आफ्नै संगीतमा आफ्नै स्वरमा यो गीत बीस सालको एउटा ऐतिहासिक रेकर्ड जुन गीतका बारेमा नारायण गोपालले धेरै ठाउँमा लेख पनि लेखेका छन् र नारायण गोपालकी प्रेमिका र पछि पत्नी पेमला गुरूवाचार्यले साह्रै मन पराएको गीत मानिन्छ यो नारायण गोपाल यो गीत गाउँदै गर्दा एउटै कुरा चाहन्थे टाउकोमा लगाइएको हेडफोनसहित मेरो फोटो खिचियोस् र यही फोटो नारायण गोपालको निवासमा राखिएको छ रमाइलो र अद्भुत एउटा कुरा नारायण गोपालको अत्यन्त राम्रो पेन्टिङ बनाएका छन् मनोज बाबु मिश्रले संचारकर्मी रविन्द्र मिश्रका पिता मनोज बाबु मिश्र नारायण गोपालका फ्यान थिए तर नारायण गोपालको देहान्त हुनु केही दिन अघि त्यो चित्रको निधारको छेउबाट एउटा सानो पाल देखा पर्यो र अहिलेसम्म पनि त्यो चित्रमा एउटा सानो पाल ठूलो हुँदै आएको छ बेला बेलामा रविन्द्र मिश्र सोध्ने गर्छन् मेरो बुवाले बनाएको त्यो पेन्टिङ कस्तो छ नारायण गोपालको घरमा अहिले र त्यो तस्विरसँगै मौन छु आँसु पिए गाउँदै गर्दाको नारायण गोपालको लामो कलर भएको आकाशे रंगको सर्ट लगाएको फोटो पनि छ र यो गीत सुन्दै गर्दा पाल्पाबाट राजेश्वर उदय सम्झना गर्नुहुन्छ यो मेरो हजुरबुवाको देहान्तपछि शवयात्रा हुँदा बजाइएको गीतमा पर्छ भनेर धेरै मान्छेको जीवनको इतिहाससँग जोडिएको गीत नारायण गोपालको गीत हुन सक्छ साउदी अरबबाट सोमनाथ दाहाल सोमनाथ दाहाल लेख्नुहुन्छ बीस साले गीतले मलाई ऊर्जाशील बनाइरहेको छ भनेर धन्यवाद सोमनाथजी उहाँ एसएन दाहाल नामबाट पनि हामीलाई फेसबुकमा कहिलेकाहीँ टिप्पणी गर्नुहुन्छ त्यसै गरिकन यो गीत सुनेर हामीलाई धेरै प्रतिक्रियाहरू आएका छन् शिव चौलागाई मनोज कुलुङ लगायत एघारजना मित्रले टिप्पणी गर्नुभएको छ मिश्रण श्रेष्ठले पनि केही लेख्नु भएको छ म यी पंक्तिहरू समय उरीमा वाचन गर्ने नै छु तर किशोर केले हामीलाई ट्वीटमा मेन्सन गर्नुभएको छ नारायण गोपालको आज थाकी थाकी पाइला सर्दै सर्दैन रत्न र नारायणको मिश्रण साँच्चैकै कालजै धन्यवाद किशोरजी यहाँको यो प्रतिक्रियाको लागि अब गीतको अर्को चरणमा एउटा स्वर छ पाल्पाकै गायक पाल्पालाई चिनाउने गायक पाल्पाका धेरै कलाकारहरू परिचयमा छन् उस्ताद साइलाको नाम जोडिन्छ पाल्पाको गीत गाउने मित्र सेनको नाम जोडिन्छ तर पाल्पा उपनामै जोडेर आएका गायक हुन् डीबी महेश डीबी महेश पालपाली नेपाली सुगम संगीतमा आफ्नो एउटा विशिष्ट पहिचान बनाएका गायक संगीतकार हुन् हे आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउला उनको यो गीतले अलगै पहिचान बनाएको छ प्रेमदोज नारायण गोपाल शिवशंकर भन्दा अलि पछि आएका डीबी महेशले नै यादव खरेललाई गीतकारका रूपमा परिचित गराएका थिए यहाँ प्रस्तुत छ यादव खरेलकै शब्द डीबी महेश पालपालीको स्वर र संगीतमा नसम्झे है अब मलाई बिर्सिदिए त्यो बाचालाई अफ्रिका लाँदैछु आउँदिन म जाँदैछु बैगुनीलाई छोडी सम्झाना माया पिता लाँदैछु आउँदिन म जाँदैछु बैगुनीलाई छोडी सम्झाना डडेलो लाग्यो त्यो परिवनमा बहले पोल यो पापी मनमा माया पिता लाँदैछु आउँदिन म जाँदैछु बैगुनीलाई छोडी सम्झाना माया पिता लाँदैछु आउँदिन म जाँदैछु बैगुनीलाई छोडी सम्झाना डर डढ्यो राप दिएर जुवन बित्यो आस लिएर माया पिता लाँदैछु आउँदिन म जाँदैछु बैगुनीलाई छोडी सम्झाना माया पिता लाँदैछु आउँदिन म जाँदैछु बैगुनीलाई छोडी सम्झाना को पीरा यो हरकन्न मरेर जाउँला म माया पिता लाँदैछु खाउँदिनँ म जाँदैछु बैगुनीलाई छोडी सम्झना माया फिर्ता लाँदैछु डीबी महेश पालपालीको हराएका गीतहरूको प्रसंगमा चर्चा गर्यौं हामीले डीबी महेश प्रेम प्रकाश मल्ल उपेन्द्र दुखी नेपाली सुगम संगीतमा साह्रै कम चर्चा हुने गायकहरूमध्ये पर्दछन् भने त्यसै गरिकन संगीतकारमा ज्ञान बहादुर कृष्णमानको चर्चा पनि विरलै हुने गर्छ तारादेवी सुशीला कंसाकार तारा ताम्राकार मीरा राणा अर्ण लामा दिलमाया खातीको चर्चा हुन्छ तर नुपुर भट्टाचार्यको चर्चा पनि साह्रै कम भएको पाइन्छ नुपुर भट्टाचार्य शास्त्रीय संगीत सिकेर आएकी र रविन्द्र संगीतको राम्रो ज्ञान भएकी गायिका हुन् तर उनको गायनलाई सही रूपमा प्रयोग गर्न सक्ने एकैजना संगीतकार मानिन्छन् शिवशंकर शिवशंकरको संगीतमा शिवशंकर र नुपुर भट्टाचार्यको स्वर नुपुर भट्टाचार्यको शब्दमा यो गीतसँगै नेपाली संगीत जगतमा पन्ना काजी नारायण गोपालसँग युगल गीत गाएर शुरू गरिएकी गायिका दिलमाया खातीको यो स्वरसँगै दिलमाया खातीको स्वरमा गगन गुरूङको शब्द कर्मयोजनको संगीत प्राविधिक कारणले हामीले नुपुर भट्टाचार्य र शिवशंकरको गीतलाई बजाउन पाएनौ आगामी बिहिबार भेट्ने बाचा गर्दै आजको कार्यक्रमबाट सन्दीप र मलाई विदा दिनुहोस् कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज